कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अमूल्य योगदान पुर्याउने श्रेष्ठा साधकमा समर्पित सांगीतिक कार्यक्रम अजर अमर गीतहरूबाट प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन आज कार्यक्रमको एक सय चौतिसौं अंक हामी एक सय चौतिससम्म आइपुग्दा हामीले पूर्ववर्ती कार्यक्रमहरूमा धेरै श्रष्टाहरूलाई समर्पण गरेर कार्यक्रम चलायौं हरिभक्त कटवालदेखि लिएर अग्रज गीतकार किरण खरेलसम्म त्यसै गरी हामीले नगेन्द्र थापादेखि लिएर दीप श्रेष्ठसम्म विभिन्न सन्दर्भका कुराकानीहरू भए र यो कार्यक्रममा हरिभक्त कटवाललाई हामीले दुई पटक सम्झना गर्यौं त्यसै गरी दिव्य खालिङलाई तीन पटक सम्झना गर्यौं नातिकाजी शिवशंकर प्रेम प्रकाश मल्लका विभिन्न सन्दर्भहरू भए तर एउटा प्रसंग हामीले फेरि आज दोहोऱ्याउँदैछौं साइकलको प्रसंग नेपाली कलाकारहरू जो प्राय धेरै कलाकारहरूको संघर्षकालमा साइकलबाट आफ्नो जीवनयात्रा शुरू गरेका थिए ती चाहे नातिकाजी हुन् या सत्यनारायण राज भण्डारी या भैरवनाथ रिमाल कदम या लोक संस्कृतका ज्ञाता एवं संकलक संस्कृतिविद सुबी शाह वा नेपाली जगतका एक अत्यन्त सिद्धहस्त गायक मास्टर रत्नदास प्रकाश जसको सम्पूर्ण जीवन नै साइकलमा बित्यो तर अन्य कैयौं कलाकारहरू साइकलबाट बिस्तारै मोटरसाइकल मोटरसाइकलबाट कारसम्म पुगेका थिए तर रतनदास प्रकाश जीवनको शुरूआतदेखि नब्बे वर्षको हाराहारीसम्म साइकलमै हिँडे आज रतनदास प्रकाशको सम्झना गर्दै उनको त्यो साइकलको जिन्दगीको सम्झना गर्दै र उनका प्रिय गीतकार भीमनिधि तिवारी जो कवि नाटककार निबन्धकार र नेपालमा सबैभन्दा धेरै कृति लेख्ने साहित्यकारका रूपमा पनि चिनिन्थे भीमनी तिवारीको जीवन पनि सम्पूर्ण रूपमा साइकलमै बित्यो भैरव भैरव शमशेरको उकालो भनेर चिनिने उकालोदेखि लिएर पानी पोखरीको उकालोसम्म यिनलाई साइकलमै देख्न सकिन्थ्यो रतनदास प्रकाशको स्वर र संगीतमा भीमनी तिवारीको शब्द माहुरी हो, माहुरी। र तिमी तिमी आँपको मञ्जरी हौ तर होइन म निशाना तिमी तिमी धारी खन्जरी हौ <laughs> म माहुरी हुँ राधा तिमी आप मन्जरी हौ म माहुरी हुँ राधा तिमी आप मन्जरी हौ तर होइन म निशाना तर होइन म निशाना तिमी धारी खन्जरी हो राधा धारी खन्जरी हो म माघुरी हो राधा तिमी आफू मन्जरी हो खामक बटुआ झटपट गरी हिड़े को मखामक बटुआ झटपट गरी हिड़े को ठंडा हवा तिमी हो राधा ठंडा हवा तिमी हो तिमी ग्रीष्म की झरी हो तिमी ग्रीष्म की झरी हो राधा राधा मामा घुरी हो राधा तिमी आप मंजरी हो राधा मोह दीप को जालो तिमी शारदे शशि हो मोह एक कांच टुकड़ा तिमी नाग की मणि हो मणि कहाँ तिमी कहाँ माँ कहाँ तिमी कहाँ तिमी फुल हौ म हिरो म पृथ्वीको मनुवा म पृथ्वीको मनुवा तिमी स्वर्ग कि बढी हौ तिमी स्वर्ग कि बढी हौ राधा राधा ममा बुढी हो राधा तिमी मन्दिरी हो तिमी सुहाउँदोमा सत्य के ठिक भनेको तिमी सुहाउँदोमा सत्य के भनेको म पितले औँठी राधा पितले औँठी तिमी सुन कि चरी हौ तिमी सुन कि चरी हौ राधा राधा म माहुरी हो राधा तिमी पितले औँठी हो म सुनको मास्टर रतनदास प्रकाशको जीवन साइकलमा बित्यो उनी स्वस्थ समृद्ध र हट्टा कट्टा थिए नेपाली रंगमंचका एक कीर्ति स्तम्भ रतनदास प्रकाशलाई देख्नेहरू सधैँ उनलाई मैलपोषमा सहित देख्थे त्यस्तै अर्का श्रष्टा यस गीतका गीतकार भीमनिधि तिवारी पनि तीस सालको हारारीसम्म विक्रमाबद्ध तीस सालको हारारीसम्म उनी साइकलमै देखिन्थे साइकल मानिसको जीवनमा एउटा नयाँ वैज्ञानिक चीज थियो जसरी भाषा वैज्ञानिक शिल्प भए जस्तै वाक चातुर्य एउटा कला भए जस्तै अझै यो साइकल त विश्व प्रसिद्ध लेखक टल्स्टयको समयमा लेव टल्स्टयको समयमा झन नयाँ चीज थियो उनको जीवनको कालमा यो नयाँ टेक्निकी आविष्कार थियो टल्स्टाय त्यसमा खूब लोभिन्थे त्यसैले टल्स्टयमाथि धेरैले टल्स्टयको साइकलमाथि पनि कविता लेखेका छन् जब साइकल जस्तो कुनै ठोस वस्तु समय इतिहास जस्तो कुनै अवधारणामा अचानक प्रवेश गर्थ्यो त्यो अचानक तर्साउने खालको र उत्सुकताले भरिएको हुन्थ्यो यसको सम्मिलनको व्याख्या कविहरूले टल्स्टयको एउटा साइकलमाथि पनि गरेका छन् मनुष्य जो टल्स्टय साइकल जो यान्त्रिक प्रगति अनि इतिहास यसको ऐतिहासिकताको बिन्दुमा लेखिएको एउटा कविता केदारनाथ सिंहको टलस्टय साइकलबाट खस्न पनि सक्थे साइकल सिक्दा सिक्दै टलस्टय साइकलबाट खस्न पनि सक्थे साइकल सिक्दा सिक्दै यासनाया पिलियानाको त्यो सानो गलीमा त्यो दिन उनी साइकलमा दुलो उडाउँदै इतिहासमा प्रवेश गर्दै थिए तब अचानक उनका पछि पछि घण्टी बजाउँदै नयाँ योग आइपुग्यो यसबाट बाहिर निस्कन बाटो खोज्दै यास्ना या पिलियानाको त्यो सानो गलीमा उनी साइकलबाट जब धुलो झार्दै इतिहासमा प्रवेश गर्दै थिए अचानक पछिबाट घण्टी बजाउँदै नयाँ योग आइपुग्यो साइकलसँग एउटा नयाँ योग आयो आज साइकल भन्ने शब्द अनेक प्रसंगमा प्रयोग हुने गर्छन् हामी कामको रूटिनलाई पनि जब साइकलका रूपमा राजनीतिलाई पनि पोलिटिकल साइकलका रूपमा यसरी जोड्छौं तर हाम्रा कलाकारले साइकलमै चढेर धेरै गीतहरूलाई लय हालेका छन् रचना गरेका छन् यी सबै सन्दर्भलाई जोड्नुभन्दा अगाडि हाम्रा प्रिय मित्रहरूले आजको यो कार्यक्रमका लागि शुभेच्छा पठाउनु भएको छ पाल्पाबाट राजेश्वर उदयजीले आजको अजर अमर गीतहरूमा असाध्यै फरक विषय बडो गजबको विषय सांगीतिक चक्र सुन्न मजा हुने नै भयो संगीतको शुरूआतदेखि वर्तमानसम्मको संगीतको बारेमा सुन्न सकिने भयो के फरक पर्छ र प्रस्तुत प्रकाश हामी दाजु र प्रविधिका साथी सन्दीपजीलाई कार्यक्रम रोचक बनाउन नै उहाँहरूको उद्देश्य रहन्छ त्यसैमा उहाँहरूलाई सोनेम आनन्द हुन्छ होला मलाई यस्तै लाग्छ त्यसै गरी डामाडुल किराती सुशीला सिलवाल भगवान पोखरेल सुभाष ढुंगेल बसन्त क्षितिज दुर्गा बहादुर शाह बाबा मनोज कुमार श्रेष्ठ किशोर महर्जन कुमारी लामाले पनि शुभेच्छा पठाउनु भएको छ यहाँ सबैमा आभार व्यक्त गर्दै त्यसै गरिकन अमेरिकाबाट हामीलाई ट्वीटरमा मेन्सन गर्नुभएको छ धना पौडेलजीले कार्यक्रम शुरू अघि र कार्यक्रम शुरू भएपछि उहाँले कति बेजोड शब्दहरू म माउरी हो राधा भन्ने प्रस्तुत गर्नुभएको छ साइकलका कुरा गर्दा जसरी प्राविधिक मित्र सन्दीप र मेरो बीचमा पनि एउटा मनोवैज्ञानिक साइकल छ हामी एकअर्काको कुरालाई बुझ्छौं तर अद्भुत र अनौठो कुरा त स्वर सम्राट नारायण गोपालको जीवनमा जब साइकल आयो त्यसपछि शुरू भयो चुनौतीका कथाहरू नारायण गोपाल दार्जीलिङको सिमानामा गएर पेमेला लेदेनला लामासित विवाह गरे विवाह गरेपछि उनी तत्कालै आफ्नो पुर्ख्यौली घर काठमाण्डु किला गलाउन सकेनन् किनकि घरमा उनले बिहा गरेको दुलैलाई स्वीकार्ने अवस्था थिएनन् त्यसैले यी दुवै भागेर पोखरा गए पोखरामा यी कवि भूपी शेरसनको घरमा पाहुनाका रूपमा बसे दिन लम्बिँदै गएपछि पेमला लामाले एउटा प्रस्ताव राखिन् स्वर सम्राट नारायण गोपाललाई हामी भूपी दाईको घरमा पाहुना हौ कि भाडा तिरेर बसेका हौ यदि हामी पाहुना होइनौं भने भाडा तिर्न जरूरी छ भाडा तिर्न जरूरी गर्नुको लागि काम गर्न जरूरी छ त्यसपछि नारायण गोपालले र पेमला लामाले पोखराकै अमरसिंह बोर्डिङ स्कूलमा पढ़ाउन थाले एक कुशल अध्यापक पेमला लामा एक कमजोर अध्यापक नारायण गोपाल तर पेमला लामालाई स्कूल लिएर जाने ल्याउने काम गर्थे नारायण गोपालले साइकलमा नारायण गोपालले पोखरामा जागिर पाउने बित्तिकै किनेको पहिलो चीज थियो भुसे चुलो र अनि साइकल र त्यही साइकलबाट उनको जीवनको नयाँ कदम शुरू भयो भूपी शेर्जनको घरबाट आज भूपी शेर्जनकै शब्द नारायण गोपालको संगीतमा नारायण गोपाल र तारादेवीको स्वर मैले लाएको प्रीतमा तिम्रै रसिलो प्यार छ मैले गाएको गीतमा नेपालको आफ्नै स्टुडियोमा रेकर्ड भएको यो पहिलो गीत हो सातवटा गीत जुन नेपालको चेत भवनमा रेकर्ड भएका थिए त्यसमध्येको यो पहिलो गीत थियो र यसलाई भारतमा लगेर पछि मिक्सिङ गरिएको थियो स्वर सम्राट नारायण गोपाल र स्वर सम्राज्ञी तारादेवीको स्वरमा भूपी शेषनको शब्द र नारायण गोपालको संगीतमा कार्यक्रममा शुरूमा बजेका गीतलाई वसन्त क्षितिजले म माहोरी हुँ जीवन्त भनेर टिप्पणी गर्नुभएको छ भने प्रवासी केशवजीले आज पनि प्रत्यक्ष शून्य तर्खरमा छु भनेर लेख्नुभएको छ विनोद कुमार सिन्तान राजु होमागाईले लेख्नुभएको छ हाम्रो जीवन पनि एउटा साइकल नै हो त्यसै गरी हाल साउदी अरबबाट विनोद कुमार सिन्तानले कार्यक्रम सुन्ने तयारीमा रहेको कुरा जानकारी गराउनु भएको छ साइकलको कुरा गर्ने बित्तिकै भारतका प्रसिद्ध कवि गद्य पुरूष डाक्टर हरिवंश राय बच्चनको स्कूल र कलेजको पूरै जीवन साइकलमा बित्यो उनी कलेजबाट फर्किँदा पनि स्कूलबाट फर्किँदा पनि आफ्नो साइकलको अगाडि ह्याण्डलमा रहेको क्यारियरमा राखेर किताब पढ्दै फर्कन्थे यसरी नै उनले धेरै किताब साइकलमा पढेका थिए त्यसै गरी हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन पनि साइकलमै बित्यो लक्ष्मीप्रसाद देवकोटाले काठमाण्डुमा स्थापना भएको नेपाल भारत पुस्तकालयमा धेरै विद्यार्थीहरूलाई सदस्य बनाउन आफ्नै साइकलमा यात्रा शुरू गरेका थिए राणाकालमा साइकल चढ्नु पनि महँगो यात्रा मानिन्थ्यो महाकवि देवकोटाको राणाकालमै साइकल थियो त्यसकारण महाकवि देवकोटालाई गरीब भन्नेहरूले एउटा कुरा के ध्यान दिनुपर्छ भने राणाकालमा चान्चुन मान्छेले साइकल चढ्न सक्दैनथे जसरी जापानमा अहिले पनि सम्पन्न मान्छेले बाहेक अरूले मोटरसाइकल चढ्न सक्दैनन् भन्छन् यही प्रसंगमा हामी कहाँ साइकल चढ्नु राणाकालमा बडा गजबको कुरा थियो र काठमाण्डुको विशेष गरेर रानी पोखरीबाट असन पस्ने बाटो कमिलाक्षी भन्ने गरिन्छ जसलाई आजकल अपभ्रंश भएर कमलाक्षी भन्न थालिएको छ जबकि त्यसको वास्तविक नाम कमिलाक्षी हो त्यहाँ साइकलका धेरै पसलहरू थिए र ती साइकलहरू भारतको लाहोर अनि त्यसै गरिकन चण्डीगढ़बाट आउँथे र पछि त्यहाँका साइकल व्यापारीहरूले कलकत्तासम्म गएर पनि साइकल ल्याउने काम गर्न थाले नेपालमा धेरै नामका धेरै किसिमका साइकलहरू आए तर एकजना गायक जो जीवनभर एउटै ब्राण्डको साइकल चढ़ेर जैसी देवलबाट थापाथलीको नेपाल राष्ट्र बैंकसम्म साइकलमै हिँड्थे घाँटीमा मफलर बेरेर ती हुन् गायक सत्यनारायण राजभण्डारी दिन्छौ कहिले तिमी कहिले फेरि द्वारिकालाल जोशीको संगीत कृष्ण बरालको शब्दमा साइकलवाला गायक सत्यनारायण राजभण्डारीको स्वर त्यसै गरी हाम्रा गीतकार भैरवनाथ रिमाल कदमले पनि जीवनभर साइकल चढ़न पाउनु भएन किनकि उहाँलाई युवा अवस्थामै साइकलको ह्याण्डलको डण्डीले कान नघोचिएर उहाँले कान सुन्न नसक्ने हुनुभयो त्यसैले उहाँ साइकलसँग उहाँको आफ्नै किसिमको आत्मीयता भए पनि साइकलको दुर्घटनाले उहाँले कर्णशक्ति गुमाउनु पर्यो जुन फूल मैले चाहेको थिएँ कसैले टिपिएछ जस्तो गीत लेख्ने गीतकार हो यात्री जस्तो गीत लेख्ने गीतकार साइकलको दुर्घटनापछि उनले आफ्नो कर्णशक्ति गुमाए भारतका प्रसिद्ध चित्रकार जसले पछि भारतीय नागरिकता त्यागे एमएफ हुसेन अर्थात मकबुल फिदा हुसेनले पूरै जीवन साइकलमा बिताए तर उनले जुत्ता बिना पनि आफ्नो जीवन बिताए र साइकलमा उनले बिताएको जीवनको रोचक प्रसंग यसरी लेखेका छन् साइकलको साइकलको सही वा मान्छेको मुख साइकलको सही वा मान्छेको मुख वा साइकलको सिट नै मान्छेको मुख ह्यान्डल दुईटा बाहु प्याडल दुई पैर पछाडि क्यारियर तर सवार साइक्लिङ गर्ने गर्छ जस्तो पूरा साइकल उसको काखमा छ या केटा साइकलको काखमा यो भन्न सकिँदैन को कसलाई काखमा लिएर माया गर्दैछ एमएफ हुसेनको पूरै जीवन साइकलमा बित्यो र उनले साइकलसँग आफ्नो जीवनलाई लामो यात्रा गरेका छन् र साइकलका थुप्रै पेन्टिङहरू पनि गरेका छन् अत्यन्त महँगो चित्रकारिताका निम्ति प्रसिद्ध एमएफ हुसेनको साइकलको व्याख्या र साइकलमा भएको ह्याण्डललाई उनले हातका दुई शरीरका दुई बाहुमा परिचित गराएका छन् आजकल हामी ट्विटरमा पनि ह्याण्डल शब्द यसरी नै प्रयोग गर्छौं वसन्त क्षितिज लेख्नुहुन्छ हाम्रो फेसबुकमा आदरणीय प्रकाश दाईको सबैभन्दा मनपर्ने कुरा नै नेपाली साहित्य संगीत र कलाको अपूर्व ज्ञान हो आज त्योभन्दा बढ़ी साइकलको प्रसंगले चौवालिस पैंतालिस सालको हिलो साइकल र कैंचीमा खुट्टा छिराउँदै रिंग रोडको दूरी नापेको याद आयो त्यसै गरी अमरदीप श्रेष्ठ लेख्नुहुन्छ आज त सुन्दैछु र दिव्य खालिङको विशेष कार्यक्रम चाहिँ डाउनलोड गरेर सुने भनेर लेख्नुहुन्छ त्यसै गरी हामीलाई सिक्किम गान्तोकबाट चिरञ्जीवी नेपालले पनि यो अनौठो प्रसंगको निम्ति हार्दिक आभार व्यक्त गर्नुभएको छ र हामी पनि चिरञ्जीवी नेपालप्रति निकै आभारी छौं किनकि उहाँले हामीलाई अघिल्लो कार्यक्रममा दार्जीलिङमा भएको बाढ़ी पहिरोको बारेमा जानकारी पनि दिनुभएको थियो र त्यसप्रति संवेदनशीलहरूलाई सहानुभूति पनि दिनुभएको थियो बिम्ब प्रकाशजीले साइकल र संगीतज्ञ आजको रोचक विषय भनेर टिप्पणी गर्नुभएको छ साइकलको कुरा गर्ने बित्तिकै दुई मदनको सम्झना हुन्छ यद्यपि महाकवि देवकोटाले एकजना मात्र मदनको कल्पना गरेका छन् मुना मदनमा मुनाको मदन तर हाम्रो नेपाली रंगमंचमा दुई मदन निकै चर्चित थिए एकजना मदन दास श्रेष्ठ जो अभिनेता हुनुहुन्थ्यो र मात्र अभिनय गर्नुहुन्थ्यो र अर्को मदन कृष्ण श्रेष्ठ जो हाँस्य अभिनय पनि गर्थे र गीत पनि गाउँथे जितपुरबाट आएका मदन कृष्ण श्रेष्ठ मूलत गायक थिए तर पछि विनाश बिग्रेका कारणले गायन छोडेर हाँस्य अभिनेत्री लागे तीनै मदन कृष्णले हुतराज शर्माको संगीतमा यादव खरेलको शब्दमा गाएको यो गीत अनुहार हेर्ने ऐना आज मैले आज देखि तिम्रो सपना देख्न मैले छोडिदिएँ तिम्रो अनुहार हेर्ने ऐना आज मैले छोडिदिएँ फिर से दो हम जो बिच को सारा बंधन अब देखे बिसी दो हम जो माया पश्चाताप को आस बीच बगाए दो आस बीच बगाए दो रोक्ने चुनु भए आगो बाली जलाइदेऊ तिम्रो अनुहार हेर्ने ऐना आज मैले छोडिदिएँ सीना जाने के भन्ने कुरा बिर्सिदो एकान्तका कुरा कानी अब सारा हम हाम्रो वाचा आडम्बरको पहाड सम्झनामा तिमी सुनको सिकरी हालिदियो तिम्रो अनुहार हेर्ने ऐना आज मैले आजै देखि तिम्रो सपना देख्न मै मदन कृष्ण श्रेष्ठको जीवनको अघिल्लो हिस्सा पनि साइकलमै बित्यो साइकलसँगको रोचक प्रसंगमा हामीले बिर्सनै नसकिने अर्को पात्र हो कृष्णमान ज्ञान बहादुर पेयल श्रेष्ठ त्यसै गरिकन उदय शमशेर राणा उदय शमशेर राणाका समकालीन संगीतकार सिक्के साइलीले पनि धेरै लामो समय नयाँ नयाँ किसिमका साइकलहरूमै चढे सिक्के साइली साइकल चढ्दा पनि सुट लाउन रुचाउँथे उनको स्वभावै त्यस्तो थियो र उनी त्यसमा आकर्षक पनि देखिन्थे आजको कार्यक्रमका बारेमा हामीलाई ट्विटरमा मेन्सन गर्नुभएको छ धना पौडेलजीले सत्यनारायणको गीत सुनेर खुब सुनिन्थ्यो यो गीत हाई स्कूल पढ्दा सत्यनारायण परोपकार स्कूल नजिकै बस्थे त्यसैले हो कि त्यसै गरिकन कोइराला के के लेख्नुहुन्छ तिमीले वरदान दियौ कि श्राप दियो मैले जान्न सकिन शब्द विन्यास वा अनिल अधिकारी लेख्नुहुन्छ आजको भाग चाहिँ छुट्यो गाउँमा कुनै एफएमले दिँदो रहेनछ भूपी सेजनको गीत सुन्दा साधारण लाग्यो तर कति गहिरो अर्थ फरक उनका कविता जस्तै भनेर कोइराला केकले टिप्पणी गर्नुभएको छ भने भूषाल केपीले तिमी मेरो दिन हो कि रात भन्न सकिन गीतलाई आफूले सुन्दा सुन्दै आफू हराएको महसुस गर्नुभयो यहाँ सबैमा आभार व्यक्त गर्दै अब साइकलको प्रसंगमै अर्का गायकको चर्चा गर्नेछौ अर्का संगीतकारको उदय शमशेर राणाको उदय शमशेर राणा साधारण शैलीका कलाकार थिए तर उनको संगीतको स्तर उत्कृष्ट शैलीको थियो उनी गीतहरूमा शास्त्रीय छनौट र बनौटमा धुनबद्ध गर्न मन पराउँथे सुशील दीक्षितको शब्दमा उनले संगीत गरेको यो गीतमा उदित नारायण झा र मीरा राणाको स्वर देखेर तिमीलाई बोलु बोलु लाग्छ मलाई बोलु बोलु लाग्छ मलाई आज फेरि मलाई देखेर तिमीलाई समेटी जुनहरूका किरण बटुले फुलहरूका सुगन्ध समेटी जुनहरूका किरण बटुले तिरतीको झोली भरेर किरतीको झोली भरेर भेटु भेटु लाग्छ तिमीलाई भेटु भेटु लाग्छ तिमीलाई किन किन देखेर तिमीलाई बोलु बोलु लाग्छ मलाई बोलु बोलु लाग्छ मलाई देखेर तिमीलाई बोलु बोलु लाग्छ मलाई विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिको आर्थिक रूपले विपन्न विद्यार्थीहरूका लागि छात्रवृत्ति सम्बन्धी सूचना उच्च शिक्षा सुधार परियोजनाको विद्यार्थी वित्तीय सहयोग कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरूबाट हाल एसएलसी उत्तीर्ण र कक्षा बाह्रको परीक्षा दिइ बसेका गरिब विद्यार्थीहरू मध्येबाट पीएमटी पद्धतिद्वारा छनौट गरी क्रमशः उच्च माविमा विज्ञान विषय तथा स्नातक तह अध्ययन गर्न चाहनेका लागि आर्थिक अनुदान उपलब्ध गराइने भएकोले विद्यार्थीले सम्बन्धित जिल्ला स्थित उच्च माध्यमिक शिक्षा परिषदको कार्यालय अथवा यस समितिको website W dot dot edu dot np मार्फत फारम प्राप्त गरी प्लस टू अध्ययन गर्न चाहनेले यही साउन पन्ध्र गते भित्र तथा स्नातक तह अध्ययन गर्न चाहनेले यही भदौ मसान्तसम्म सम्बन्धित उच्च माध्यमिक शिक्षा परिषदको जिल्ला स्थित कार्यालयमा फारम बुझाउन सूचित गरिन्छ विद्यार्थी वित्तीय सहयोग कोष विकास समिति झम्सीखेल ललितपुर सम्पर्क शून्य एक पचास तेह्र पाँच पाँच छ पचपन्न पैँचालिस एक सय चौबिस ए भतिज नेपाल टेलिकमले सिडिएमए प्रिपेड मोबाइलबाट जम्मा बिस रुपियाँमा एक महिना राति दस बजेदेखि बिहान छ बजेसम्म नेपाल टेलिकम नेटवर्क भित्रका देशैभरिका कुनै पनि फोनमा अनलिमिटेड भोइस कल गर्ने सेवा ल्याएछ कसरी पाउने हो यो सेवा भन्छु तपाईँको सिडिएमए प्रिपेड मोबाइल पो हो है ल्याउनुहोस् त मेसेज बक्समा गएर टी टाइप भयो होइन अब एक चार एक पाँचमा पठाउ ल तिस दिनका लागि अब तपाईँले यो सेवा पाउनुहुन्छ तिस दिनसम्म बिस रुपियाँमा मजाले गफ गर्न पाइने भयो है अब त अनि काका तिस दिनपछि फेरि एनआईजीएसटी टाइप गरेर एक चार एक पाँचमा एसएमएस गर्नुपर्छ नि नेपाल टेलिकम राष्ट्रको संसार तपाईँका रहरहरू पुरा हुन्छन् सुनका गहनाले सुन्दर बनाउँछ तपाईँलाई सुनका गहनाले सुनका गर गहना तथा चाँदीका सामानहरूको लागि हामीलाई सम्झनुहोस् श्री कृष्ण ज्यास पस टङ्गल ललितपुर फोन पचपन्न सडचालिस आठ सय छत्तिस मोबाइल अन्ठानब्बे एकचालिस अठाइस तेइस शून्य छ यहाँ हरेक किसिमका सुन तथा चाँदीका गर गहनाहरू अर्डर बमोजिम बनाउनुका साथै तयारी पनि गरिन्छ सीधा कुरा प्रष्ट विचार उज्यालो नाइन्टी नेटवर्क कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज एक सय चौतिसौं आजको अजर अमर गीतहरूमा हामी चर्चा गर्दैछौ साइकल र संगीतको बारेमा धेरै कलाकारहरू गाउनका लागि कलेजो बलियो हुनुपर्छ भन्छन् र कलेजो बलियो बनाउनको लागि शारीरिक अभ्यास गर्ने दण्डी व्यायाम वर्जिस गर्ने गर्छन् तर साइकल चढ़ने कलाकारहरू पनि श्वास फुलाउन र श्वासका लागि ठूलो बल प्राप्त हुन्छ भन्छन् तर साइकलसँग जीवनमै सम्बन्ध नछोडेका कलाकारको चर्चा गर्दैछौं हामी यही प्रसंगमा हामीलाई ट्वीटरमा मेन्शन गर्नुभएको छ कोइराला केकेजीले आजको अजर अमर गीतले चालिस एकचालिस सालतिर सुनसरीको अनगिन्ती धुले सड़कमा किशोर कुमारका गीत गुनगुनाउँदै फिरिली साइकल चलाएको याद आयो भन्नुभएको छ गोकुल सापकोटाजीले पनि साइकल विशेषलाई प्रसंग फरक भए पनि मन पराएको कुरा उल्लेख गर्नुभएको छ साइकलकै कुरा गर्दा जीवनमा सदैव साइकलसँग यात्रा गर्ने अर्का एक गायक जो क्रान्तिकारी संगीतका माध्यमबाट नेपाली संगीत जगतमा आए रालफाली संगीत आन्दोलनका एक सक्रिय योद्धा रामेश श्रेष्ठ रामेश श्रेष्ठको पनि साइकलसँग निकै लामो आत्मीयता छ उनले संगीत गरेको युग कवि सिद्धिचरण श्रेष्ठको यो गीत र त्यो साइकलको उनको जिन्दगी सम्झना हुन्छ हरियालीमा इन्द्रै शीतल पक्ष स्थलमा इन्द्रै सुन्दर हरियालीमा इन्द्रै शीतल पक्ष स्थलमा सब काल बित्यो हाँस्यो खेल्यो वनकुञ्ज घुम्यो मेरो प्यारो खल्ठ हरदम पवित्र रामेश श्रेष्ठको जीवन पनि साइकल माइतीघर थापाथली लगन अनि बुरुङ खेलको बाटो साइकलसँगको यादगार जीवनका बारेमा विश्व प्रसिद्ध चित्रकार एमएफ हुसेनले आफै लेखेका छन् म समेटिएको उज्यालोमा सारा ब्रह्माण्ड देख्थे अनि सुन्दरताको लागि मलाई योभन्दा ठूलो प्रयोजन के चाहियो चाहे त्यो आकाशमा उड्दै गरेको पहाड़ होस् वा हनुमान दुई चक्काको साइकलमा सवार भएपछि हुसैनले सारा संसार देख्छ साइकलको जादू के पहाड़को भव्यताभन्दा कम छ एमएफ हुसेनको प्रश्न उनका प्रिय पाठकहरूलाई कार्यक्रमको अन्त्यमा एउटा गीत राख्नुभन्दा अगाडि हामीलाई ट्विटरमा मेन्शन गर्नुभएको छ धना पौडेलजीले बाल्यकालमा साइकल आकर्षणको केन्द्र थियो घण्टाको एक मोहर तिरेर निल बारा स्कूल पछाडि साइकल चढिन्थ्यो भनेर लेख्नु भएको छ त्यसै गरी पाल्पाबाट राजेश्वर उदयले भएको छ भर्खरै कार्यक्रमको बीचमा अचानक विज्ञापन बज्दा म त कार्यक्रम सक्यो कि भनेर जसङ्ग भए वा स्टेशन पो बदलियो कि भनेर पनि तरंकित भए भनेर लेख्नु भएको छ सिक्किम गान्तोकबाट चिरञ्जीवीजीले भएको छ प्रकाशदाई नमस्कार कार्यक्रम सुन्दैछु अनौठो प्रसंगमूलक श्रृंखला नारायण गोपालको साइकलसित जोडिएको इतिहास बेजोड लाग्यो तर रोमान्टिक पनि शुभेच्छा छ चिरञ्जी नेपाल गान्तोक सबैलाई आभार व्यक्त गर्दै अब अर्का एक साइकल यात्री जो राल्फाली संगीत आन्दोलनमा आबद्ध थिए र पछि उनी लेकाली संगीत समूहमा सरे उनले पच्चीस सालतिर साइकल चढ़दै गर्दा बनाएको यो गीत त्यो समयलाई सम्झना गर्दै उनकै स्वर शब्द र संगीतमा गणेश you. कति दिन बाँच्नु यो हुसुले यो हुसुले हुसुले यो हुसुले छोपे शरमा यो हुसुले छोपेको शरमा कति दिन बाँच्नु उसुले उसुले उसुले यो उसुले छोपेको सहरमा यो उसुले छोपेको सहरमा कति दिन बाँच्नु बाँच्नु यहाँ घाम लाग्दा यहाँ घाम लाग्दा सायद म डढिसकेको हुन्छु मेरा मलाई न्यानो दिन खोज्दा सायद म हिउँ भै जमी सक्ने छु कति दिन बाँच्नु उसुले उसुले उसुले यो हुसुले छोपेको सहरमा यो हुसुले छोपेको सहरमा कति कति दिन बाँच्नु यो हुसुले छोपेको सहरमा यही सहरमा आए गणेश रसिक असीमित सपना बोकेर उनले दुःख यति गरे बस पार्कमा भाँडा माझेनन् कि पहाड़ पन्धेरामा उकाली ओह्रालीमा दुःख भोगिनन् कि साइकलको जीवनबाट उनी अब अहिले नेपाल संगीत नाटक संगीत एकाडेमीका प्राज्ञका रूपमा छन् उपकुलपतिका रूपमा छन् र उनलाई नेपाली समाजले एक नेपाल संगीत प्रज्ञापनका सदस्य सचिवका रूपमा सम्मानपूर्वक हेर्छन् फेरि अन्त्यमा केदारनाथ सिंहको कविताकै अंश टल्स्टय गिर्न पनि सक्थे साइकल सिक्दा सिक्दै आजको साइकल कार्यक्रम निरन्तर भोलिसम्म नै रहनेछ एक सय पैंतिसौं अंकसम्म र हामीलाई अन्त्यमा गोकुलजीले लेख्नु भएको छ सायद प्रकाश दाजुले यो कार्यक्रम नचलाउनु भएको भए रामेशको आवाजमा मेरो प्यारो ओखलढुङ्गा गीत कहिले सुन्न पाइने थिएन धन्यवाद सन्दीपलाई र आजको यो कार्यक्रमलाई सार्थक बनाउने सम्पूर्ण सहयात्रीलाई कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज